कतिलाई बाढीले खायो अब कतिलाई चिसोले खान्छ कतिलाई बाढीले खायो अब कतिलाई चिसोले खान्छ बर्खामा खडेरीले हिउँदमा सन्ततिलाई चिसोले खान्छ पूर्व तयारी केही पनि पूर्व तयारी केही पनि छैन खै अहिलेसम्म सरकारको कतिलाई बाढीले खायो अब कतिलाई चिसोले खान्छ बर्खामा खडेरीले हिउँदमा सन्ततिलाई चिसोले खान्छ पूर्व तयारी केही पनि छैन खै अहिलेसम्म सरकारको हेर्नुहोस् अबको जाडोमा गरिब जतिलाई चिसोले खान्छ हेर्नुहोस् अबको जाडोमा गरिब जतिलाई चिसोले खान्छ मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रजहरूको साझा चौतारी कार्यक्रम सम्वेक के सहयात्राको यो अर्को नयाँ श्रृङ्खला यो एक सय सातौँ श्रृङ्खलामा तपाईँ सम्पूर्ण आदरणीय मुक्तक पारखी मनहरू साहित्य पारखी मित्रहरू सँगै हामी सँगै यो यात्रामा यात्रा र तपाईँ सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई हामी स्वागत गर्न चाहन्छौँ उत्पादन सहयोगी लोकसन रावत र प्रविधि संयोजनका सहयात्री रामबहादुर चौधरीसँगै आवाजमा छु म सौगा श्रेष्ठ सदा जस्तै आजको यो साता पनि तपाईँको छेवैमा रहेर तपाईँ सँगसँगै रहेर यो यात्रा गर्नका लागि यो चिसो प्रहरमा शब्दका सामिप्यताहरू बाँड्नका लागि हामी उपस्थित भइसकेका छौँ आशा छ अबको यो कार्यक्रमको समयावधिसम्म तपाईँ हामीसँगै रहनुहुनेछ हामीलाई सुनेर साथ दिनुहुनेछ यो यात्रामा सहयात्रा गर्नुहुनेछ फरक फरक बसाइहरू बस्दै गर्दा हामी कहिले तपाईँहरूले नै प्रेषण गर्नुभएका मुक्तकहरूमा आवाज जोड्यौँ कहिले तपाईँसँग प्रत्यक्ष फोनमा कुराकानी गर्यौँ कहिले सर्जक विशेष भएर सर्जकसँग अन्तरङ्ग कुराकानी गर्यौँ त कहिले स्रष्टा विशेष एकै स्रष्टाका मुक्तकहरू वाचन गर्यौँ र आज यो एक सय सातौँ श्रृङ्खलामा हामी स्रष्टा विशेष बसाइ बस्नेछौँ अर्थात् आजको कार्यक्रमको समयावधिसम्म हामी एउटै स्रष्टाका मुक्तकहरू वाचन गर्नेछौँ सुरुवातमै मैले वाचन गरेको छु कतिलाई बाढीले खायो अब कतिलाई चिसोले खान्छ बर्खामा खडेरीले हिउँदमा सन्ततिलाई चिसोले खान्छ पूर्व तयारी केही पनि छैन खै अहिलेसम्म सरकारको हेर्नुहोस् अबको जाडोमा गरिब जतिलाई चिसोले खान्छ यो मुक्तक वाचन गर्यौँ हामीले र मुक्तकारको परिचय तपाईँको माझमा राख्नुपर्ने समय भएको छ पक्कै पनि हामीलाई नियमित रूपमा सम्झिरहने साथी नियमित रूपमा मुक्तक प्रेषण गरिरहने साथी र कार्यक्रमको सुरुवाती समयबाट यो यात्रामा सहयात्रा गर्ने अनि कार्यक्रमका विभिन्न समयावधिहरूमा कार्यक्रमलाई उत्कृष्टतातर्फ लैजानका लागि सल्लाह सुझाव र अमूल्य प्रतिक्रिया व्यक्त गरिरहने एक मुक्तक मन मुक्तकार रविन्द्र अनुरागका मुक्तक विशेष बसाइ आज हामी बस्नेछौँ र रविन्द्र अनुरागकै मुक्तकहरू आजको कार्यक्रममा वाचन हुनेछ हामी एकैछिनमा आउँछौँ रविन्द्र अनुरागको विषयवस्तुमा विविध जानकारीहरू र उहाँद्वारा नै लिखित मुक्तकका चार पङ्क्तिहरूको वाचन लिएर यो सङ्गीतमा छलाङ मार्छौँ यति बेला छु सक्दिन तिमीलाई छोड्न म मृत्यु रोज्न सक्छु सक्दिन रोज्न छोडि गयो मलाई किन ए जिन्दगानी सल्कियो आगो मनमा आँखामा वर्षु पानी पागल म बन्न सक्छु अरूलाई होइन तिमीलाई माया गर्छु पागल म बन्न सक्छु हर पल मैले फेर्ने सास पनि तिमीलाई त हो पल पल मैले गर्ने विश्वास पनि तिमी भन्दा प्यारो तिम्रो सामु आकाश पनि पागल म बन्न सक्छु सक्दिन लगाई दिन्छु मुखमा लगाम बोल्दै नबोली लगाई दिन्छु मुखमा लगाम बोल्दै नबोली प्रवाह नराखी कुनै अन्जाम बोल्दै नबोली बरु दिनुस खरु सवाल साहित्यिक विधाको लगाइदिन्छु मुखमा लगाम बोल्दै नबोली प्रवाह नराखी कुनै अन्जाम बोल्दै नबोली बरु दिनुस खरो सवाल साहित्यिक विधाको लेखी पठाउँछु उत्तर तमाम बोल्दै नबोली लगाइदिन्छु मुखमा लगाम बोल्दै नबोली प्रवाह नराखी कुनै अन्जाम बोल्दै नबोली बरु दिनुहोस् खरो सवाल साहित्यिक विधाको लेगि पठाउँछ उत्तर तमाम बोल्दै नबोली हामीले मुक्तक वाचन गर्यौँ यो मुक्तकको वाचनसँगै तपाईँ सम्पूर्णलाई पुनः एकपटक हार्दिक स्वागत गर्न चाहन्छौ कार्यक्रम सम्वेक मुक्तकी सहयात्राको यो यात्रामा यात्रारत छौँ आज रविन्द्र अनुराग विशेष बसाई बसिरहेका छौँ र रविन्द्र अनुरागकै मुक्तका चार पङ्क्तिहरूमा आवाज जोड्ने तयारी गर्यौँ र कार्यक्रमको सुरुवातमै पनि मैले वाचन गरेँ र अहिले पनि उहाँकै मुक्तक वाचन गरेको छु मुक्तकार रविन्द्र अनुरागको जन्म विक्रम सम्बत दुई हजार पैँतालिस साल आषाढ पाँच गते पिता कृष्ण सिंह धनाडी र माता सलोचना देवी धनाडीको पुत्रको रूपमा साविक शिवनाथ गाविस वडा नम्बर तिन कञ्चनपुर हाल महाकाली नगरपालिका तिन कञ्चनपुरमा भएको हो विक्रम सम्बत दुई हजार सत्तरी सालबाट साहित्यको क्षेत्रमा रविन्द्र अनुरागको नामले चिनिनुभएका अनुरागको वास्तविक नाम रविन्द्र सिंह धनाडी हो यो जानकारी तपाईँलाई हामीले प्रस्तुत गरेका छौँ र मुक्तकै सिलसिलालाई अघि बढाउँछौ आफ्नै तकदिर छ बेइमानी कसलाई के भनौँ आफ्नै तकदिर छ बैमानी कसलाई के भनु बिग्रेको घडी जस्तो जिन्दगानी कसलाई के भनु आफ्नै तकदिर छ बैमानी कसलाई के भनु बिग्रेको घडी जस्तो जिन्दगानी कसलाई के भनु जिउँदालाई पनि फुल चढाएर जान्छन् मान्छेहरू आफ्नै तकदिर छ बैमानी कसलाई के भनु बिग्रेको घडी जस्तो जिन्दगानी कसलाई के भनु जिउँदालाई पनि फुल चढाएर जान्छन् जानेहरू जिउँदालाई पनि फुल चढाएर जान्छन् मान्छेहरू रत्तिभर छैन आत्मग्लानी कसलाई के भनु रत्तिभर छैन आत्मग्लानी कसलाई के भनु साँच्चै आफ्नै तकदिर बैमानी भइसकेपछि कसलाई के नै पो भन्न सकिन्छ र यो समाज यतिसम्म स्वार्थी भइसकेको छ कि आफ्ना लालसाहरू आफ्ना ती अभिलाषाहरू पूरा गर्नका लागि जुनसुकै हदसम्म गिर्न सक्छ मानवता बिर्सिदिन सक्छ जिउँदालाई पनि फुल चढाएर जान्छन् मान्छेहरू र तीवर छैन आत्मग्लानी कसलाई के भनौँ हामी मुक्तकै वाचनलाई अघि बढाउँछौँ खै कता अल्झिए मेरा दुश्मन खोज्दै हिँड्दिन साँच्चै छुट्नेहरू छुटिरहन्छन् छुट्न दिनुपर्छ छुटेकाहरूलाई हामीले खोज्न थाल्यौँ भने हामी त्यतै कतै अल्मलिन्छौँ पक्कै ती छुटेर जानेहरूलाई बिस्तारै बिस्तारै बिर्सनमा नै हाम्रो भलाइ हुन सक्छ खै कता अल्झिए मेरा दुश्मन खोज्दै हिँड्दिन सहमतिमा आफै आउनेछन् खोज्दै हिँड्दिन कसलाई के फिर घर ज्वाइँलाई खानाकै पिर जस्तो खै कता अल्झिए मेरा दुश्मन खोज्दै हिँड्दिन सहमतिमा आफै आउनेछन् खोज्दै हिँड्दिन कसलाई के पिर घर ज्वाइँलाई खाना के जस्तो आफ्नै घरमा छ बाधा अड्छन् खोज्दै हिँड्दिन आफ्नै घरमा छ बाधा अड्छन् खोज्दै हिँड्दिन साँच्चै आफ्नै आँगनहरूमा अनेक पिरहरू हुन्छन् आफ्नै फेरिहरूमा अनेक समस्याहरू हुन्छन् यी समस्याहरूलाई चिन्न सक्नुपर्छ र त ती समस्याहरूलाई केही पर राखेर रा, यो यात्रालाई निरन्तर निरन्तर अघि बढाउनुपर्छ साँच्चै जीवनका अनेक भोगाईहरू समावेश छन् रविन्द्र अनुरागका मुक्तकहरूमा रविन्द्र अनुरागकै विषयमा केही जानकारी तपाईँहरूको माझमा राख्ने यति बेला जोमर्को गरिरहेको छु विद्यालय तहबाटै साहित्य लेखन सुरुवात गरेको भए पनि विक्रम सम्बत दुई हजार बैसठी सालदेखि अनुरागले आफ्नो लेखनीलाई तीव्रता दिनुभएको हो बौद्धिकताले परिपूर्ण मर्मस्पर्शी र गम्भीर लेखनी भएको लेखकका रूपमा आफूलाई उभ्याउने मुक्तकारका रूपमा रविन्द्र अनुराग परिचित हुनुहुन्छ हामीले अहिलेसम्म जति पनि मुक्तकहरू वाचन गर्यो पक्कै पनि यी मुक्तकहरू सुन्दै गर्दा त्यो महसुस तपाईँले गर्नुभएको छ त्यो महसुस हामीले गरेका छौ खै कता अल्झिए मेरा दुश्मन खोज्दै हिँड्दिन मलाई जिन्दगी पनि जिन्दगी जस्तो लाग्न छाड्यो मलाई मलाई जिन्दगी पनि जिन्दगी जस्तो लाग्न छाड्यो कतै ओह्रालो कतै उकालो छ कि जस्तो लाग्न थाल्यो नियतिले चोट मात्रै थुपारेर मेरो छातीमा मलाई जिन्दगी पनि जिन्दगी जस्तो लाग्न छाड्यो कतै ओह्रालो कतै उकालो छ कि जस्तो लाग्न थाल्यो मलाई जिन्दगी पनि जिन्दगी जस्तो लाग्न छाड्यो कतै ओह्रालो कतै उकालो छ कि जस्तो लाग्न थाल्यो नियतिले चोटै चोट मात्रै थुपारेर यो मेरो छातीमा अब त मुटुभित्र नै मेरो गडबडी जस्तो लाग्न आँट्यो अब त मुटुभित्र नै मेरो गडबडी जस्तो लाग्न आँट्यो चोटै चोट मात्र किन मेरै पिरतीमा छोटै चोट मात्र किन मेरै पिरतीमा खोटै खोट मात्र किन मेरै पिरतीमा खोटै खोट मात्र किन मेरै पिरतीमा छोटै चोट मात्र किन मेरै पिरतीमा एउटै खोट मात्र किन मेरै पिरतीमा छोटै छोट मात्र किन मेरै पिरती भन्छन् भन्नलाई अमृत थोरै पिराती भन्छन् भन्नलाई भन्छन् भन्नलाई भन्छन् भन्नलाई अमृत हुँदै नहुने कुरामा पनि बलजफ्ती गरेर हुँदै नहुने कुरामा पनि बलजफ्ती गरेर आफै पल्टियो जान्ने जिम्मेवार भएर कोइली लाटो भन्थ्यो कागको बथानमा हुँदै नहुने कुरामा पनि बलजफ्ती गरेर आफै पल्टियो जान्ने जिम्मेवार भएर कोइली लाटो भन्थ्यो कागको बथानमा मेरै मित्र निस्क्यो आज बकुल्ला भनेर मेरै मित्र निस्क्यो आज बकुल्ला भनेर मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रजहरूको साझा चौतारी सम्बिक मुक्तकी सह यात्रामा यो यात्रामा फेरि पनि मुक्तकहरूको वाचन लिएर हामी उपस्थित भइसकेका छौँ बाहिर अँधेरीले आफ्नो निष्पष्ट साम्राज्य जमाइसकेको छ अँधेरीले आफ्नो साम्राज्य जमाउँदै गर्दा हामी पनि आवाजमा तरङ्गित हुनका लागि तपाईँको मनसँग मनको सामिप्यता गाँच्नका लागि उपस्थित भयौँ र यो यात्रामा यात्रा गरिरहेका छौँ पक्कै पनि आज रविन्द्र अनुरागका मुक्तकहरू हामीले वाचन गरिरहेका छौँ आफ्नो जिन्दगी आफैलाई जालो लाग्न थाल्यो आफ्नो जिन्दगी आफैलाई जालो लाग्न थाल्यो देखियो जब ऐनामा अनुहार कालो लाग्न थाल्यो हिजो आफूसँगै खेल्ने साथीहरू कहाँ कहाँ पुगिसके आफ्नो जिन्दगी आफैलाई जालो लाग्न थाल्यो देखियो जब ऐनामा अनुहार कालो लाग्न थाल्यो हिजो आफूसँगै खेल्ने साथीहरू कहाँ कहाँ पुगिसके यता आफ्नो जिन्दगी भने ओह्रालो लाग्न थाल्यो यता आफ्नो जिन्दगी भने ओह्रालो लाग्न थाल्यो अनेक पिरहरू हुन्छन् जिन्दगीमा अनेक समस्याहरू हुन्छन् जिन्दगीमा साँच्चै आफ्नै समस्याहरू आफ्नै पिरहरू सबैलाई सबैभन्दा माथि लाग्न थाल्छ यस्तै भाव यस्तै परिवेश समेटिएको मुक्तकमा हामीले आवाज जोडेका छौँ हिजो आफूसँगै खेल्ने साथीहरू कहाँ कहाँ पुगिसके यता आफ्नो जिन्दगी भने ओह्रालो लाग्न थाल्यो साँच्चै जीवनका भोगाईहरू जीवनका परिवेशहरू समेटिएका छन् यी मुक्तकहरूमा त्यसैले त रविन्द्र अनुरागलाई साहित्यिक क्षेत्रमा संख्यात्मक रूपमा धेरै लेख्नुभन्दा पनि गुणस्तरीय रचना सिर्जना गर्ने मुक्तक गजलसँगै साहित्यका प्राय सबै विधामा उत्तिकै सशक्त कलम चलाउने स्रष्टाको रूपमा चिनिन्छ उहाँका लेखहरूमा जीवनको सूक्ष्म अनुभव प्रेममा समर्पण भाव वियोग प्रधान प्रेम सामाजिक विकृति विसङ्गति सामाजिक सद्भावको चाहना स्वदेश प्रेमी भाव र सुखद भविष्यका स्वर्णिम अभिलाषाहरू समेटेको हामीले महसुस गर्न सक्छौँ साँच्चै यो महसुस गरिरहँदा हामी मुक्तकै वाचनलाई अघि बढाउँछौ कहिलेकाहीँ यो जिन्दगी कुनै बिग्रिएको सामान जस्तो लाग्छ जिन्दगीलाई एउटा सामानसँग तुलना गरिन्छ र त भन्न मन लाग्छ बिग्रेको घडी जस्तो जीवन समय भएको छ बिग्रेको घडी जस्तो जीवन समय भएको छ ऋणी म सामन्ती महाजन समय भएको छ आफन्त त थिए आफ्ना पो भएनन् कहिले बिग्रेको घडी जस्तो जीवन समय भएको छ ऋणी म सामन्ती महाजन समय भएको छ आफन्त त थिए आफ्ना पो भएनन् कहिले मेरो सबैभन्दा ठुलो दुश्मन समय भएको छ मेरो सबैभन्दा ठुलो दुश्मन यो समय भएको छ कतै फुट्ने अनि कतै जुट्ने कुरा हुन सक्छ विचार गर्नुहोस् है कतै फुट्ने अनि कतै जुट्ने कुरा हुन सक्छ निर्दोषीलाई पनि यहाँ कुट्ने कुरा हुन सक्छ दोषी सधैँभरि उम्केरै बाँचेको हाम्रो देशमा कतै फुट्ने अनि कतै जुट्ने कुरा हुन सक्छ निर्दोषीलाई पनि यहाँ कुट्ने कुरा हुन सक्छ दोषी सधैँभरि उम्किएरै बाँचेको हाम्रो देशमा कहीँ कतै आलटालमै छुट्ने कुरा हुन सक्छ कहीँ कतै आलटालमै छुट्ने कुरा हुन सक्छ रविन्द्र अनुरागका मुक्तकहरूमा हामीले आवाज जोड्दै जोड्दै अघि बढिरहेका छौँ यो यात्रालाई अघि बढाउनु छ यो अधेरी प्रहरमा शब्दमा सह यात्रा गर्नु छ मनसँग मनको सामिप्यता गाँच्नु छ पक्कै पनि यो यात्रामा निस्किएका छौँ यो यात्रामा निस्किँदै गर्दा अलिकति पर परबाट तपाईँ पनि सामेल भइरहनु भएको छ कति साथीहरू सामेल भइरहँदा छुटेर जानुभयो होला कति साथी हामीसँगै यात्रामा हुनुहुन्छ पक्कै पनि यो यात्रा नौ बजेर पचास मिनटसम्म सँगसँगै रहनेछ यो यात्रामा सही यात्रा गर्दै गर्नुहोला अर्को मक्तकमा आवाज जोड्छौँ हुन्छ मेरो यो मोटो ढकढक छुट्ने बेलामा हुन्छ मेरो यो मुटु धकधक छुट्ने बेलामा उनले गरे पनि रिसाएर बगबग छुट्ने बेलामा अतीतको त के कुरा वर्तमान नै बिर्सिदिन्छु हुन्छ मेरो यो मुटु ढकधक छुट्ने बेलामा उनले गरे पनि रिसाएर बगबग छुट्ने बेलामा अतीतको त के कुरा वर्तमान नै बिर्सिदिन्छु पाएँ भने माया गर्ने हक छुट्ने बेलामा पाएँ भने माया गर्ने हक छुट्ने बेलामा तिमीलाई माया गर्ने अधिकार भए तिमीलाई आफ्नै ठान्ने अधिकार भए म त ज्यानकै बाजी लाउन तयार थिए म त दुनियालाई भुल्न तयार थिए सकिछौ तिमीलाई माया गर्ने अधिकार भए पनि अर्कैको भाग लाग्यो तिमले हाँस्ने हाँसो माने अर्कैको भाग लाग्यो मेरो दिलमा जुनी भरलाई मेरो दिलमा जुनी भरलाई नमेटिने दाग लाग्यो दाग लाग्यो दाग लाग्यो तिमीसँगै जुनी काट्ने अधिकार भए दुख सुख सँगै साट्ने अधिकार भए म त तिम्रै काममा रुन तयार थिए तिम्रो आफ्नो मान्छे हुन तयार थिए तिमी त अर्कैको भइसकेछौ तिम्रो पोते को अर्कैको लगाइसकेछौ कसम खाइसकेछौ तिमीलाई माया गर्ने अधिकार भए सक्दैन खै नसम्झेरै बसु भने ताला चाबी बन्द गर्यो ताला चाबी बन्द गर्यो दिलभित्र पशु भने पशु भने पशु भने दिलभित्र साजाउने अधिकार भए मुटु भित्र लुकाउने अधिकार भए म त दुनियाँलाई छोड्न तयार थिए म त आफ्नै मुटु फोड्न तयार थिए तिमी त अर्कै खो भइसकेछौ सिन्दुर पोते खाइसकेछौ कसम खाइसकेछौ तिमीलाई माया गर्ने अधिकार भए यो हो रेडियो टाइगर उनान्सय दशमलव दुई मेगा तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँकै आवाज बर्दियाको आवाज Radio Tiger ninety nine point two megahertz मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रजहरूको साझा चौतारी कार्यक्रम सम्वेक मुक्तकीय सहयात्राको यो यात्रामा तपाईँलाई फेरि पनि स्वागत छ हामी यो यात्रामा जोडिएका छौँ यो यात्रालाई निरन्तरता दिनका लागि तपाईँको माझमा उपस्थित भइसकेका छौँ उत्पादन सहयोगी लोकसन रावत प्राविधिक सहयात्री रामबहादुर चौधरी सँगै आवाजमा छु म तपाईँकै आवाजको सहयात्री सौकाश श्रेष्ठ र यो यात्रा तपाईँ सँगसँगै रहनु छ अघि बढाउनु छ बर्दियाको बुढीगाउँ स्थित रेडियो टाइगरको स्टुडियोबाट बोल्दै गर्दा तपाईँ हामीलाई बर्दिया आसपासका क्षेत्रहरूमा उनान्सय थप्लो दुई मेगाहजबाट सुन्दै हुनुहुन्छ भने देशमा अनि विदेशमा एकैसाथ एकैपटक टाइगर खबर डट कम हाम्रो पात्रो र विभिन्न अनलाइनहरूबाट सुन्दै हुनुहुन्छ यो विश्वास हामीले मनभरि सङ्घालेका छौँ पक्कै पनि हामी कार्यक्रमको अन्तिम चरणमा छौँ यो अन्तिम चरणमा आइसक्दै गर्दा तपाईँहरूकै माझमा रहेर रविन्द्र अनुरागका मुक्तकहरू हामीले वाचन गर्दै गर्दै अघि बढिरहेका छौँ आजका लागि केही मुक्तकहरूको वाचन र रविन्द्र अनुरागका बारेमा केही जानकारीका साथमा हामी अघि बढ्छौँ यो यात्रामा के के भाछ भाछ यो मन बेचै नै चल्या छ के के भाछ भाछ यो मन बेचै नै चल्या छ जताततै बलात्कार झन् बेचै नै चल्या छ निर्दोषी कारागारमा छ दोषी खुल्याम पक्कै पनि यो घटना घटिरहेका छन् हामीले देखेका सुनेका अनि हामीले नजिकबाट निहालेका घटनाहरू समाजमा घट्ने घटनालाई यो मुक्तकले नजिकबाट केलाएको छ के के भाषा भाषा यो मन बेचै नै चल्या छ जताततै बलात्कार छन् बेचैनी चल्या छ निर्दोषी कारागारमा छ दोषी खुलेआम के गरी सम्हाल्नु धड्कन बेचैनी चल्या छ के गरी सम्हाल्नु धड्कन बेचै नै चल्या छ रविन्द्र अनुरागको यो मुक्तको भाषण गर्यो र अनुरागको सिर्जनाहरूमा हामी जीवन जगत र प्रेमलाई निकै नजिकबाट निहाल्न पाउने गर्छौँ प्रेमका भावहरूलाई जीवन्त रूपमा सजाएर शब्द संयोजन गर्न सक्ने लेखनी क्षमता रहेका स्रष्टा रविन्द्र अनुरागका रचना वाचन गर्दा वा सुन्दा हर कसैले ती शब्दहरूमा समावेश भएका घटनाक्रमहरू आफ्नै जीवनमा घटेको घटनासँग सम्बन्ध राखेको महसुस गर्ने गर्छन् तिम्रा याद मनभित्र अप्ठ्यारो पारी आउँछन् साँच्चै यो मनले माया गर्छ कसैलाई अनि माया गर्ने मान्छेले अनेक अप्ठ्यारोहरू पनि पार्छ अनेक सुखानुभूतिहरू दिन्छ तिम्रा याद मनभित्र अप्ठ्यारो पारी आउँछन् जसरी अफिसभित्र भेटाइमा कर्मचारी आउँछन् आफै यो मुटुको कसरी हिफाजत गरू तिम्रा याद मनभित्र अप्ठ्यारो गरी आउँछन् तिम्रा याद मनभित्र अप्ठ्यारो पारी आउँछन् जसरी अफिसभित्र भेटाइमा कर्मचारी आउँछन् आफै यो मुटुको कसरी हिफाजत गरू एक्लोपनमा सताउन त्यही यादका भारी आउँछन् एक्लोपनमा सताउन यादका भारी आउँछन् यो यात्रालाई अघि बढाउने रहर हुँदाहुँदै यो यात्रालाई निरन्तरता दिने रहर हुँदाहुँदै समयावधि सकिने आँटेको छ कार्यक्रमको यो समयावधि सकिने आँट्दा हामी अन्तिममा छौँ कम शब्दहरूको प्रयोग गरेर शब्दरूपी तिखो बाँड प्रहार गर्ने क्षमता रहेका अनुरागले आफ्नो सफलताको श्रेय परिवारलाई दिनुहुन्छ पारिवारिक रूपमा पनि पूर्ण समर्थन रहेका कारणले नै आफू साहित्यमा आउन सहज भएको र रेडियोबाट प्रसारण हुने साहित्यिक कार्यक्रमहरूको प्रभावले साहित्यमा रुचि बढेको उहाँको अनुभव रहेको छ क्षेत्रीय र राष्ट्रिय स्तरका पत्र पत्रिकाहरूमा रविन्द्र अनुरागका लेख रचनाहरू प्रकाशन भएका छन् यो रविन्द्र अनुरागको जानकारी सँगसँगै कार्यक्रमको हामी अन्तिममा छौँ राजाका लागि रविन्द्र अनुरागको अन्तिम मुक्तक भाषण गर्छौँ थाहा छैन कस्तो डगर बनाएको छ थाहा छैन कस्तो डगर बनाएको छ जिन्दगीले बेग्लै सफर बनाएको छ थाहा छैन कस्तो डगर बनाएको छ जिन्दगीले बेग्लै सफर बनाएको छ बारम्बार चोटै चोट वर्षाएर नियतिले थाहा छैन कस्तो डगर बनाएको छ जिन्दगीले बेग्लै सफर बनाएको छ बारम्बार चोटै चोट वर्षाएर नियतिले दिमाग सैतान दिल पत्थर बनाएको छ दिमाग सैतान यो दिल पत्थर बनाएको छ यो मुक्तको वाचन सँगसँगै रविन्द्र अनुरागको मुक्तघरको वाचन हामीले यति नै गर्यौँ पक्कै पनि यो यात्रा तपाईँसँग बस्दै गर्दा यो यात्रालाई अगाडि बढाउँदै गर्दा हामी तपाईँको छेवैमा रह्यौँ यति बेलासम्म हामीसँगै यात्रा गरिदिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद अर्को साता फेरि अर्को विशेष श्रृङ्खला बस्नेछौँ तपाईँले प्रत्यक्ष रूपमा मलाई फेसबुकमा खोज्नुभयो भने भेटाउनुहुनेछ कार्यक्रम सकिएसँगै तपाईँ हामीलाई W W W dot Shrestha Saugat dot com dot NP STRC SAUGAT dot com dot एनपीभित्र गएर कार्यक्रमहरू भन्ने एउटा ट्याग लाइन छ त्यहाँबाट कार्यक्रमलाई डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ तपाईँहरूकै सल्लाह सुझाव अनि प्रतिक्रियाको सदैव अपेक्षा गर्छौँ र आजको श्रृङ्खलाबाट प्रविधि संयोजनका प्राविधिक मित्र रामबहादुर चौधरीलाई विशेष आभार व्यक्त गर्दै तपाईँकै आवाजको सहयात्री म सौगा श्रेष्ठ उत्पादन सहयोगी लोकसन रावसँगै विदा हुने तयारी गर्छु तपाईँको अबको यो बाँकी समय शुभ रहोस् शुभ पल शुभ क्षेण शुभ समयसँगै शुभरात्रि नमस्कार भविष्य हराए छु भने मायाको प्यासमा तडपिने यो मन भविष्य खोज्दै छु भने खोपेर थियो लाखौँ लाख जन्म पर्खिरहला लाखौँ लाख जन्म पर्खिरहला